कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने समस्त स्रष्टा सर्जक साधकमा समर्पित अजर अमर गीतहरूमा नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा सशिन्द्र गौतम र प्रकाश सामीको शालीन अभिवादन संगीतका सात स्वरहरूको विलक्षण पक्ष रचना संगीत अमर बनाउने उच्च कोटिका संगीतकार मध्ये एक हुन् जयदेव जयदेव जन्मले भारतीय भए पनि उनले नेपाली संगीतमा अमूल्य योगदान पुर्याएका छन् आजको दिन उनको पुण्यतिथि रहेको छ कोमल मधुर संगीत रच्ने जयदेव आफै कोमल मनोवृत्तिका थिए उनीप्रति समर्पित छ आजको यो श्रद्धा विशेष कार्यक्रम उनकै संगीतको यो गीतबाट शुभारम्भ गर्दैछ उषा मंगेशकरको स्वर भर्खरै दिवंगत हुनुभएका गीतकार प्रदीप रिमालको शब्द र जयदेवको संगीतमा आजको अजर अमरको अस्यौं श्रृंखलामा प्राविधिक मित्र सशिन्द्र गौतम र प्रस्तुता प्रकाश हामीको नमस्कार आजको कार्यक्रममा हामी चर्चा गर्नेछौ अनेपाली भएर पनि नेपाली संगीतमा अमूल्य योगदान पुर्याउने स्रष्टा मध्ये एक जयदेवका बारेमा नेपाली भाषामा निजी क्षेत्रबाट पहिलो पटक बनेको चलचित्र सुमनाञ्जली फिल्मसको पहिलो भेट माइती घरका निम्ति तत्कालीन निर्माताहरूले तीन संगीतकारको चयन गरे हेमन्त कुमार सलिल चौधरी र जयदेव हेमन्त कुमार त्यति बेला व्यस्त रहे र सलिल चौधरी राजनीतिक रूपले एक पार्टीसँग आबद्ध भएका कारणले नेपालका राजाले गरेको आग्रहलाई उनले स्वीकार गर्न सकेनन् जयदेव त्यसका एक उत्तम चयनमा परे जयदेव कसरी माइती घरका पार्श्व गीतका संगीतकार भए भन्ने कुराका बारेमा निर्देशक बीएस थापा भन्दा बढ़ी निर्माता जोगेन्द्र झा नरशमशेर र निर्माण नियन्त्रक नन्दकिशोर तिमिल सिन्हा नै जान्दछन् तर इतिहासको गर्तमा हराइसकेको यो कुराको एक प्रसंगमा उल्लेख हुन जरूरी छ यस चलचित्रका निर्देशक बीएस थापा जो स्वयं देहरादून निवासी नेपाली हुन् अर्थात भारतीय नेपाली उनी लामो समयसम्म भारतका चर्चित अभिनेता निर्देशक सुनिल दत्तका सहायक भएर अजन्ता आर्ट्समा कार्यरत थिए र सुनिल दत्तका धेरै चलचित्रका संगीत निर्देशकका रूपमा जयदेव नै हुने गर्दथे जयदेवले सुनिल दत्तका चलचित्र मुजे जिने दो रेशमा और शेरा जस्ता चलचित्रमा संगीत गरेका थिए भने देवानन्दको अत्यन्त चर्चित सिनेमा हम दोनोमा उनले गजल ठुमरी शैलीका गीतहरू संगीत गरेका थिए जयदेवलाई चयन गरिसकेपछि यसका निर्देशकले गीतकारका रूपमा दुई व्यक्तिलाई चयन गरे त्यति बेलाका चर्चित गीतकार किरण खरेल र त्यति बेलाका नेपालका राजा महेन्द्र विविक्रम शाहदेव जसलाई गीतकार मविबी शाहका नामबाट चिनिन्थ्यो मविबी शाह किरण खरेल र प्रदीप रिमालको संयुक्तिमा माइती घर चलचित्रमा गीतहरू लेखिए दुःखजिलोले बाँचेका जयदेव बम्बईको स्ट्याण्डर्ड सिनेमा हलका अगाडि बस्थे र उनलाई त्यो हलसम्म पुग्नका लागि वा त्यो हलको मञ्चसम्म पुग्नका लागि करिब अठार वर्ष लाग्यो एउटा थोत्रो कमिज र हार्मोनियम बोकेर बम्बई आएका जयदेवलाई ठूलो हलभित्र पस्न अठार वर्षको लामो संघर्ष गर्नु पर्यो जयदेवले नेपाली चलचित्रमा गरेको संगीत आज पर्यन्त भूल्न सकिँदैन तर उनले माइती घरका निम्ति बनाएको प्रेमदोज प्रधान र उषा मंगेशकरको युगल स्वरको यो किरण खरेलको गीत युगल गीतको इतिहासमा एउटा अलौकिक संगीत नै मानिन्छ no पण्डित दीननाथ मंगेशकर र माई देवी मंगेशकरकी छोरी उषा मंगेशकर दक्षिण एसियाकी प्रख्यात गायिका लता मंगेशकरकी बहिनी पनि हुन् आशा भोसले पछिकी बहिनी र यो चार दिदी बहिनीमा उषा मंगेशकर पनि लता आशा जस्तै पार्श्व गायनमा सक्रिय छिन् भने उनका भाइ दिननाथ मंगेशकर संगीतकारका रूपमा चर्चित छन् रत्नदोज प्रधान र प्राणदेवी प्रधानका छोरा प्रेमदोज प्रधान जसले दुई हजार नौ सालदेखि रेडियोको विद्युतीय तरंगमा आफ्नो आवाजलाई एक गमकका साथ प्रस्तुत गर्दै आए र नेपाली चलचित्रको इतिहासमा पहिलो पार्श्व गायकका रूपमा उनले आफ्नो नाम दर्ता गराए भने उनले नै नेपाली चलचित्रमा नयाँ नायक सिपिलो हुने नयाँ नायक शिवश्रेष्ठ र नयाँ नायक प्रकाश अधिकारीकाले पनि धेरै गीत गाएका छन् र प्रेमदोज प्रधान नेपाली चलचित्रका एक सफल पार्श्व गायक मानिन्छन् भने उनले जयदेवसँग चलचित्र बाहेक अन्य कामका लागि पनि बम्बईमा रेकर्डिङ गरेका थिए जसको कुनै पुष्ट रेकर्ड हामीसँग हुन सकेन यद्यपि जयदेवले नेपाली चलचित्र माइती घरपछि पनि गीतकारहरूसँग गीत मागेका थिए जसमध्ये किरण खरेल प्रदीप रिमाल र रत्न शमशेर थापासँग पनि आग्रह गरेको इतिहास पाइन्छ तर प्रदीप रिमाल र किरण खरेलका गीतहरू निजी रूपमा पनि रेकर्ड गरिएको पाइन्छ आजको यस कार्यक्रमको अस्सीौं श्रृंखलाका बारेमा धेरैले शुभेच्छा व्यक्त गर्नुभएको छ अमृत थापा अशोक खत्री घायल तमु दिलीप थापा दिनेश रावत शाओलिन श्रेष्ठ राजेश्वर उदय लगायत सरस्वती गुरूङ र अन्य धेरै मित्रहरू दीपक श्रेष्ठ अशोक खत्रीले पनि कामना गर्नुभएको छ भने हाम्रो ट्वीटरमा हामीलाई धेरैले मेन्सन गर्नुभएको छ गोकुल सापकोटाले पारस ढकाल संघर्ष छेत्री सुनिल सुवेदी र त्यसै गरिकन जुरेली अनि रमेश पाण्डे लगायत सबैले आजको कार्यक्रमको सफलताको कामना गर्नुभएको छ एसी दिनेशले चिसो चिसो मौसमको समयमा अजर अमर गीतको पर्खाईमा भनेर लेख्नु भएको छ भने आर्य ग्रीनजीले अम्बर गुरूङको सुस्वास्थ्यको कामना गरेर सन्देश पठाउनु भएको छ उन्नाइस सय अठार अगस्त तीनका दिन नेरूबीमा जन्मिएका जयदेव भारतमा उन्नाइस सय सत्ताइसमा आएर गन्धर्व महाविद्यालयमा संगीतको अध्ययन गर्न थाले उनका शुरूका गुरू थिए उस्ताद बरकत अली राय र बरकत अली रायसँग उनले भारतीय संगीतको अध्ययन गरेपछि उनी पछि उस्ताद अली अकबर खाँका शिष्य भए उस्ताद अली अकबर खाँसँग शिष्यका रूपमा काम गर्दै गर्दा नै उनले सहायक संगीत निर्देशकका रूपमा रेकर्डिङमा प्रवेश गरे र पछि उनी भारतका चर्चित संगीतकार सचिन देव बर्मन अर्थात एसडी बर्मनका सहायक भएर चलचित्रमा आबद्ध भए एसडी बर्मनका सहायक भएकै बेला उनलाई सदाबहार नायक देवानन्दले चलचित्रमा मौका दिए र उनले शाही लुध्यानवीका धेरै राम्रा राम्रा गीतहरूलाई चलचित्रमा संगीत गरे कवि खुद पे कवि हालात पे रोना आया बात निक्ली तो हर बात पे रोना आया जस्ता गजललाई उनले कालजयी बनाए तर पछिल्लो चलचित्र गमनसम्म आइपुग्दा पनि उनका गजल शैलीका गीतहरू यथेष्ट लोकप्रिय भए तर नेपाली चलचित्रका गीतहरूका क्रममा उनको चर्चा सधैँ हुने गर्छ कालजयी नेपाली सिनेमा माइती घरको प्रसंगमा माइती घरमा कवि मविवी शाहको रचनामा जयदेवले संगीत गरेको यो गीतलाई आजका चर्चित स्वर सम्राज्ञी लता मंगेशकरले नेपाली भाषामा दिएको पहिलो स्वरवरण हो यो चलचित्र घरबाट विवाहको शुभकामना लता मंगेशकरको स्वरमा जयदेवको संगीतमा मवि मविशाको रचना लता मंगेशकरले जयदेवको संगीतमा गाएको यो पहिलो नेपाली गीतपछि उनले हेमन्त कुमारको संगीतमा आकाशको तिरमिरे तारा म गन्न सक्दिन हातमा हात परेको बेला म भन्न सक्दिन बोलको एउटा गीत पनि नेपालीका निम्ति रेकर्ड गराएकी छिन् भने यो लता मंगेशकरको स्वरमा सम्पृक्तता भएको बेला वा सबलता भएको बेलाको गीतलाई हामी अझै पनि स्वर्णिमीको निशानीको रूपमा सम्झना गर्न सक्छौं युजेवाईएएलओ उज्यालोको ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ रतन चन्दजीले यो झरीको मौसम पनि उस्तै र नमान लाज गीतको बोल पनि उस्तै यो संयोगसँगै हजुरको आवाजले मन छोयो भनेर उहाँ लेख्नु भएको छ भने मुक्ति भण्डारीले धेरै दिनपछि लाइभ सुन्दैछु अझ राम्रो गीतहरू भनेर लेख्नु भएको छ गोकुल सापकोटाले उज्यालो नाइन्टी नेटवर्क कतारमा ट्यून गरेर सुन्दै गरेको कुरा लेख्नु भएको छ अजर अमर गीतहरू सोनिम युगका गीतहरूको दस्तावेज लेख्नु भएको छ पारस ढकालजीले यसै गरी हामीलाई विनोद लामाले हाम्रो फेसबुकमा लेख्नु भएको छ जयदेवले नेपाली संगीतलाई लगाएको गुण हामी नेपालीले कहिल्यै पनि बिर्सन हुँदैन कृष्ण केसी लेख्नुहुन्छ कार्यक्रमको पर्खाईमा छु जयदेवको बारेमा केही पनि थाहा छैन मलाई त आजको कार्यक्रम सुनेर थाहा पाउने भइयो मनोज गुलुङ सधैँझै उही डाउनलोड नै हो आज त विशेष रोचक कार्यक्रम छ जय अजर अमर गीतहरू भनेर लेख्नु भएको छ जयदेवले नेपाली चलचित्र बाहेक हिन्दी भोजपुरी चलचित्रमा पनि संगीत गरेका छन् तर नेपाली चलचित्रमा गरेको उनले नेपालीपनको संगीतलाई हामी सदा सर्वदा सम्झना गरिरहनेछौ साना साना हरकत मुर्की मिण्ड अनि केही विशेष स्वरको पुनरावृत्ति नै जयदेवको संगीतको सबल पक्ष मानिन्छ उनले गमन चलचित्रमा गरिएको आपकी याद आती रही रातभर भन्ने गजल सदा गजल मानिन्छ उन्नाइस सय एक्काउन्न ईस्वी सम्बद्धदेखि सहायक संगीत निर्देशकका रूपमा रजत रजतपटमा प्रवेश गरेका जयदेवले पहिलो पटक नेपाली चलचित्रमा पार्श्व संगीतको मौका पाउँदा आफूलाई नोबेल पुरस्कार पाएछ र अनुभव भएको कुरा उनले फिल्म फेयरमा खालिद मोहम्मदलाई आफ्नो अन्तर्वार्तामा बताएका छन् जयदेवको जीवन साधारण थियो बम्बईमा उनलाई भेटेर आउने गीतकार प्रदीप रिमाल भन्ने गर्थे एउटा लामो खाट थियो खाटको मुनि एउटा हार्मोनियम थियो र हार्मोनियमसँगै उनको खाना पकाउने स्टोभ थियो र उनी चटाई ओछ्याएर भुइँमा बस्थे र जो उनी पाहुना पनि उनीसँगै भुइँमा बस्नु पर्थ्यो र केही बेर दाल रोटी खाइसकेपछि उनी आफ्नो डेराबाट बाहिर निक्लेर केही पर पान पसल्न लगेर आफ्ना पाहुनाहरूलाई पान खुवाउँथे र उनको अगाडि उनको डेराको अगाडि ठूलो सिनेमा हल थियो जहाँ धेरै समयपछि मात्र उनले संगीत गरेको फिल्म प्रदर्शन भएको थियो आमाले आफ्नो सन्तानलाई नयाँ जीवन दिनलाई गाइएको गीत मुझे जिने दो चलचित्रको गीतका कारण उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए तर उनको त्यो चलचित्रको संगीत नै सदाबहार संगीत हुन गयो अझै अविस्मरणीय कुरा के हुन आउँछ भने भारतको प्रसिद्ध रोमान्टिक फिल्म लेला मजनुमा मदन मोहनले संगीत गर्दा गर्दै मदन मोहनको अचानक देहान्त भएपछि चलचित्रको आधा गीत जयदेवले संगीत गर्नु परेको थियो त्यसकारण मदन मोहनसँग र मदन मोहनको उचाइको संगीत जयदेवले दिन सक्छन् भन्ने कुराको विश्वास भारतका फिल्म कर्मीहरूमा थियो जयदेव त्यस कोटीका संगीतकार थिए उनले नेपाली चलचित्र माइती घरका निम्ति गरेको संगीत हामी सदा सदा सम्झिन्छौं भने नेपालीहरूको अत्यन्त मनपर्ने सिरानीको शवायमान एउटा प्रतीक कञ्चनजंघा हिमालमाथि पहिलो पटक उनले गरेको संगीत उषा मंगेशकरको स्वरमा यहाँ प्रस्तुत छ कति राम्रो खरेलको शब्दमा उषा मंगेशकरको स्वरमा यो गीत थियो जयदेवको संगीतमा हर गायक गायिकाको रचनाको अंग थियो जयदेवको संगीत शास्त्रीय रागका सुन्दर प्रयोग उनको विशेषता थियो ठुमरीको रंग लोकगीतको चञ्चलपन उनको संगीतको स्वभाव थियो उनी आज छैनन् यो उनको पुण्यतिथिको अवसरमा श्रद्धा विशेष रूपमा जयदेवप्रति समर्पित यो कार्यक्रम भारत बाहिर नेरोवीमा सन् उन्नाइस सय अठार अगस्त तीनमा जन्मिएका जयदेवले हिन्दी चलचित्र हम दोनो मुझे जीने दो रेशमा और शेरा प्रेम पर्वत दो बुद पानी अनकही र पछिल्लो चलचित्र गमनसम्म उनले संगीत गरेका थिए रेशमा और शेरामा सुनिल दत्तको निर्देशन थियो भने सहायक निर्देशकका रूपमा नेपाली भाषी बीएस थापा आबद्ध थिए र बीएस थापाकै कारण त्यस चलचित्रमा नयाँ नायक अमिताभ बच्चनले र लाटोको भूमिका निर्वाह गरेका थिए रेशमा और शेरामा जयदेवले संगीत गरेको गीत तु चन्दा मै चाँदनी त्यो गीत गाएर श्रेया घोषालले इण्डियन आइडलको लिटल प्रतिस्पर्धामा पुरस्कृत भएकी थिइन् भने यही गीत गाएर सुनिधि चौहान पनि प्रतियोगितामा तेह्र वर्षको उमेरमा उत्कृष्ट भएकी थिइन् जयदेवको शास्त्रीय रंगमा भरिएको त्यो गीत तुचन्दा मै चाँदनी अझै पनि भारतीय टेलिभिजनको काँचको पर्दामा नयाँ पुस्ताका बालबालिकाहरू गाउने गर्छन् हाम्रा बालबालिकालाई नारायण गोपाल तारादेवी लामा स्मृतिमा नहुनुको कारण हाम्रा बालबालिकाको दोष होइन हाम्रो मीडियाको हाम्रो टेलिभिजनको र हाम्रा अभिभावकहरूको पनि दोष हो हाम्रो स्कूलको प्यारेन्ट्स डेमा त्यो चीज बढिए मस्त मस्त गुन्जिन्छ भने हाम्रो गीतहरूमाथि स्वभाव त अन्याय नै हुन्छ हाम्रा साना साना भाइ बहिनीहरू हिन्दी गीत अंग्रेजी गीत पाकिस्तानी गीतमा नाच्छन् भने हाम्रो गीतमा अन्याय हुनु स्वाभाविकै हो तर भारतमा अझै पनि भर्खरै आउँदै गरेका साना साना बालबालिका पनि जयदेवको संगीत गाउन लालायित हुन्छन् त्यति मिडियाले गीतलाई बजाएकै छ आजको यस कार्यक्रमका बारेमा विमल डाङ्गे लेख्नुहुन्छ आहा मलाई मनपर्ने संगीतकार जयदेव सम्भव भए काला कुर्तैले छ महिनेको जागिरे खाए गीतको बारेमा केही सुन्न पाए पनि हुन्थ्यो प्रकाश दाई भनेर लेख्नु भएको छ अमृत थापा लेख्नुहुन्छ सदाझै आज पनि अजर अमर गीत सुन्दैछु अशोक खत्री लेख्नुहुन्छ दाजुको मधुर आवाजमा अजर अमर गीत सुन्नुको आनन्द नै बेग्लै हुन्छ र घायल तमु लेख्नुहुन्छ प्रतीक्षारत कार्यक्रम दिलीप थापा आजको कार्यक्रमको विषय जान्न इच्छुक हुनुहुन्छ काठमाडौँ सिना मंगलबाट यति बेला उहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने सायद आफ्नो रूचिको नै संगीत सुन्दै हुनुहुन्छ होला दिनेश रावत साओलिन श्रेष्ठ राजेश्वर उदय लेख्नुहुन्छ राजेश्वर उदयको टिप्पणी मार्मिक पनि छ गत बृहस्पतिबारको अजर अमर गीतको कार्यक्रम साँच्चै नेपाली संगीतका शिखर पुरूष अम्बर गुरूङको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो र गीत पनि मजाले सुन्ने मौका मिल्यो देशभक्ति भावनाले ओतप्रोत भएको सीमा पारी जन्मेर पनि नेपाल र नेपालीको प्रति स्नेह आघात कुरा सुन्दै जाँदा स्तब्ध नै भए पनि कति विराट रहेछ अम्बर गुरूङ त्यसै म अम्बर हुँ तिमी धरती गाउनु भएको होइन रहेछ रातो र चन्द्र सूर्य जति सुने पनि प्यास मेटिँदैन धन्यवाद प्रकाश दाजु र सशेन्द्र गौतमलाई भनेर लेख्नुहुन्छ राजेश्वर उदय अब विमल डाङ्गीको चयनमा यो गीत राख्न चाहन्छु जयदेवको संगीतमा प्रदीप रिमालको शब्द काला कुर्तैले छ महिनी जागिरी खाया काला कुर्तैले छ महिनी जागिरी खाया काला कुर्तैले दैया मार्यो आफ्नै काले मारे सुतैले दैया मार्यो हो करेगी तीती जो बेलौती तीतो हो करेली मुखले बोले बाइलो हुन्छ सँगै परेली मुखले बोले बाइलो हुन्छ सँगै परेली मुखले बोले बाइलो हुन्छ सँगै परेली तीतो हो करेली तीती जो बेलौती तीतो हो करेली सीपी लोहनी अरूणा लामा गीता दत्त र साथीहरूको स्वरमा जयदेवको संगीत संयोजनमा प्रदीप रिमालको शब्दमा यो गीत आजको यो कार्यक्रमको अस्यौं श्रृंखलामा विमल डाङ्गीको चयनमा लोकगीत गायक विमल डाङ्गी जो अहिले विदेशमा हुनुहुन्छ र नियमित रूपमा अजर अमर गीतहरू कार्यक्रममा जोडिनुहुन्छ र नेपाली गीत संगीतलाई आफूले आफ्नो किसिमको अभिभावक त दिइ पनि रहनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद पनि जयदेवसँग गीत गाउनका निम्ति नेपालबाट धेरै कलाकार त्यति बेला बम्बई गए सम्भवत यो धेरै कलाकारहरूको गायक गायिकाको एकपटकको ठूलो यात्रा थियो गीतकार प्रदीप रिमाल गायक स्वर सम्राट नारायण गोपाल प्रेमदोष प्रधान अरूणा लामा संगीतकार शरण प्रधान त्यसै गरिकन गायक सीपी लोहनी त्यहाँ पुग्नुभएको थियो भने यस चलचित्रका निम्ति नायकका रूपमा छानिएका भानु राणा पनि बम्बई पुगेका थिए तर पछि भानु राणाको ठाउँमा नायक सीपी लोहनी छानिए यस चलचित्रका निम्ति प्रेमदोज प्रधानले धेरै पार्श्व गीतहरू जयदेवको संगीतमा गाए अरूणा लामाले चरित्र अभिनेत्रीहरूको गीत गाइन् र जयदेवले गायिका अरूणा लामालाई गायनका बारेमा धेरै सुझावहरू धेरै अभ्यासिक कार्यगत अनुभवहरू पनि सिकाएको र अर्ण लामाले ती कुराहरू ग्रहण गरेको कुरा सँगै यात्रा गर्नेहरू सुनाउँछन् जयदेवले चलचित्रको रेकर्डिङ पछि पनि व्यक्तिगत तवरमा नेपाली गीतकारहरूसँग नेपाली भाषाका गीतहरू मागेर संगीत गरेको र ती गीतहरू पनि लोकप्रिय भएको इतिहास छ त्यसमध्ये उषा मंगेशकरकै स्वरमा प्रदीप रिमाले रचना गरेको यो गीत पनि एउटा यादगार गीत हुन सक्छ उषा मंगेशकरको स्वरमा जयदेवको संगीतमा यो गीत थियो प्रदीप रिमालको शब्दमा यसै गरी पछि किरण खरेलको शब्दमा दिन कस्तो जिन्दगी यस्तो पनि उषा मंगेशकरले जयदेवकै संगीतमा गाउनु भएको छ कोमल मधुर संगीतका रचयिता जयदेव आफै कोमल मनोवृत्तिका थिए आजीवन उनी अविवाहित नै रहे र खाली मुठी आए र खाली मुठी नै गए आज बजेको गीतका बारेमा सुशीला सिलवाल लेख्नुहुन्छ नमस्ते दाई आज कति समयपछि काला कुर्तैले गीत सुन्ने पाइयो ओल्ड इज गोल भनेर लेख्नुहुन्छ सोलिनुस पोखरेल पनि लेख्नुहुन्छ विविध कारणवश प्रत्यक्ष सहभागितामा पनि कमी आए पनि कार्यक्रम भने एक भाग पनि छुटाइएको छैन दाजु भनेर लेख्नुहुन्छ मात्रेका दाहाल अजर अमर गीतहरू कार्यक्रममा बज्ने गीतले नेपाली अजर अमर कला साहित्य र संगीतलाई कालजै बनाउन सहयोग पुगेको छ भनेर लेख्नुहुन्छ राजेश्वर उदयले नमान लाज यसरीका गीतका बारेमा प्रसंगवश लेख्नु भएको छ यी गीतहरू सुन्दै गर्दा म अचानक चलचित्रको पर्दामै पुगे जस्तो लाग्यो र मलाई जयदेवद्वारा संगीतबद्ध प्रेम पर्वत र हमदोनोका गीतहरू पनि याद आए जयदेव बिर्सन हुने मान्छे होइन भनेर उहाँ लेख्नुहुन्छ यो सबै जानकारीसँगै शुभेच्छासँगै आज जयदेव हाम्रा माझ छैनन् तर उनका कालजय गीत संगीत छनृ यो उनको पुण्यतिथिको अवसरमा श्रद्धा विशेष कार्यक्रमबाट सशिन्द्र गौतम र प्रकाश सामीलाई विदा दिनुहोस् भोलि सवा नौ बजे पुनः भेट्नेछौ कार्यक्रमको अन्त्यमा मन्ना डेको स्वर र किरण खरेलको शब्दसँगै विदा हुन्छौ डगमगाई गई छटपटाई तारा देखी तरसी रा अच्छी नदी मूर्ति आज पत्थर झी पानी छे दुश्मन या कालज नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू